मकै लेनिन बन्जाडेको कथा थापातली चोक अलि पलतिर बडेमानको बागमती पुल र त्योभन्दा अझै पलतिरको कुपन्डोको एउटा घरमाथि झुन्डिएको कोही मिल गयाको पोस्टर पुलमाथि घरि यता घरि उता गरिरहने रङ्गी बिरङ्गी सवारी र तिनमाथि कुदिरहेका असङ्ख्य सपना र यता वलतिर सडक छेउ तन हल्लाउने तन्दुरीको धुवा अनि अलि पटपट पड्किरहने मकै र धुम्म परिरहने मान्छेको भिड त्यो भिड जो हरेक मिनटमा फेरिरहन्थ्यो यो लगातार तेस्रो दिन थियो गोजीमा दस हजार लिएर काठमाडौँ छिरेको भर्खरको अठार वर्ष किशोर त्यही मकैको भिड बाहिर रेलिङमा अडेस लागेर बसिरह्यो तिन दिनदेखि दिदी नुन खुर्सानी पनि है मान्छेहरू भन्थे अनि दायाँ हातले आगो हम्किरहने त्यो नुङ्गे दिदी पसिना पुज्दै हरियो खुर्सानीसँग पिसेको नुन पोको पार्थिन् मकैको खोस्टामा म हेरिरहन्थे रातभरि नाइट बसको घनघोर पीडापछि असार बिस गति बिहानै कलङ्की झारिदियो बसले नाइट बसहरू मान्छे बोक्दैनन् दसैँ झैँ खसी बोका बोक्छन् र म पनि रातभरि त्यही खसी बोका भएर उत्रिएँ कलङ्की साथमा थियो आइवाको वाकमन अनि गोजीमा एन्ड्रिके इग्लिसियासको स्केप र नवीन के भट्टराईको समर्पण अनि एउटा कलेक्सन जसमा नाइन्टिन सेभेन्टी फोर एडीको शताब्दी र सुगम पोखरेलको शून्य भरिएका थिए बुवाले फोन नम्बर दिनुभएको थियो विजयको पोस्टपेड भर्खर मोबाइल युग छिर्दै गरेको काठमाडौँ उत्रिएर पान पसलबाट त्यही पोस्टपेडमा फोन गरे ओहो लेनिन आइपुग्यो ल सिधै थापाथली आऊ अनि त्यहाँबाट प्रसुति गृह हुँदै पुलिस बिट लिएर आउँदै गर म लिन आउँछु विजयले यसो भनिरहँदा मन हुरुक्क भयो सिङ्गो काठमाडौँमा मेरो सर्वस्व उनै थिए उनकै सहारा र भरोसाले म सपनाको सहर छिरेको थिएँ पुलिस बिट लिएर उनी निलो स्पोर्टी बाइकमा कुर्दै थिए मलाई पछाडि बसालेर गल्ली हुँदै बुद्धनगर पुर्याए सूर्य नेपालको अफिस छेउमै टाँसिएको घर बहिनी उर्मिला र दुईजना गाउँले साथीसँग बस्दा रहेछन् एकजना प्रकाश रायमाझी र अर्का शीतल केसी प्रकाश हेर्दा हर्लक्क बढेका बक्सर जस्ता थिए शीतल ठ्याक्कै राजे समाल जस्ता सुरुमा उनलाई देख्दा म साक्षात राजे समालको अघिल्तिर उभिएको जस्तो आग्यो उनी टेलिसिरियलमा काम खोज्दै रहेछन् कलाकारितामा जम्ने रहरले अर्घाखाँचीबाट सहर छिरेका शीतल र कोरिया जाने चक्करमा तयारी गर्दै गरेका प्रकाशको बीचमा म थपिएको थिएँ र मेरो पनि सपना थियो कोरिया गोजीको दस हजार विजयलाई बुझाएँ त्यसबाहेक मसँग एक हजार थियो कोरिया जाने पहिलो एडभान्स थियो त्यो पैसा गोजीबाट निकालेर विजयलाई दिँदा मेरा हात काँपेका थिए उनले थुक लगाउँदै गन्दै गरेको देख्दा मन एक तमासले अमिलो भयो पैसा बुझाउँदा एकमन बुबालाई सम्झे दाङको किराना पसलबाट कमाएर दस हजार पुर्याउन उहाँलाई कम्तीमा चार महिना लाग्थ्यो बोधको बत्तिस सय महिनावारी तलब जोड्ने हो भने पनि तिन महिना लाग्थ्यो बुवाले कृषि विकास ब्याङ्कबाट निकालेर मलाई थमाउँदा उहाँको अनुहार हेर्न सकेको थिइनँ मैले पैसा बुझाउँदा विजयको मुख हेर्न सकेन पछि थाहा पाएँ बुवाले मलाई कोरिया पठाउन पाँच कोठे घर बन्दकी राख्नु भएछ तपाईँ यहाँ बस्दै गर्नुहोस् म पसलतिर लाग्छु केही पर्यो भने फोन गर्नु होला है पिसियोबाट विजय मलाई दुईजना अपरिचितसँग छाडेर निलो बाइक कुदाउँदै हुर्किए थापातलीतिर जहाँ उनको पिसिओ थियो त्यही पिसिओमा फोन गर्न आउने एजेन्टहरूसँग हिमचिम बढेको थियो उनको मुन मुनड्रफ्स ओभरसिजमा काम गर्ने दुई एजेन्टको भरमा उनले मलाई कोरिया पठाउँदै थिए र म कोरिया जाँदै थिएँ तर कोरिया जानु अघि म बुद्धनगरको एउटा सानो घरमा दुई अपरिचितसँग आम्ने सामने थिएँ को हुन् के गर्छन् कहाँ कहाँ हुन् भन्ने सम्पूर्ण कुराबाट बिल्कुल बेखबर र सम्भवतः उनीहरू पनि मलाई अन्जान पराई ठान्थे परिचयमा थाहा पाएँ ठ्याम्मै राजेश हमाल जस्ता देखिने शीतल साँच्चैकै राजेशकै जस्तो कला सिक्दै थिए प्रकाश कोरियाको तयारीमा थिए उमेरले अठार वर्ष र पैँतालिस किलोको पाँच फुट चार इन्च फिस्टेलाई उनीहरू पत्याउँदैन थिए यस्तो तित्रोले कोरियामा के इँटा बोक्दो हो भने चाहिँ लाग्थ्यो र मलाई थाहा थियो कोरियामा म इँटा बोक्न जाँदै थिइनँ त्यहाँ गएर उद्योगमा प्रशिक्षार्थी बनी मजदुरी गर्नु थियो र पैसा सोरेर घर पठाउनु थियो विजयकी बहिनी उर्मिलाले खाना पकाएर खुवाइन् मैले अप्ठ्यारो मानेर खाएँ त्यो मेरो घर थिएन डेरा थिएन अपरिचित अर्काको डेरामा गएर त्यसरी भात खाँदा ठुलो ग्लानी बोध भयो यसरी कति दिन बस्नुपर्ने हो ठेगान थिएन कोरिया कुटुङ्गो नलाग्दासम्म म यसै गरी खुम्चिएर बस्नु थियो माने मान नमाने गणेशमान प्रकाश र शीतल होटलमा खान्थे बिहानैदेखि मनमा कता कता डर लागिरह्यो विजय आएनन् भने भर्खर मोबाइल युग स्वागत गरेको काठमाडौँ इन्टरनेटसँग पनि बिस्तारै अभ्यस्त हुँदै थियो दाङको योगबोध पत्रिकामा नेपालगञ्जको एसटिडी लाइनबाट आक्कल झुक्कल डायलअप इन्टरनेट चलाउँदा म बिस्तारै अम्मली बन्दै थिएँ ठुलो बुवाको छोरो ठुलदीपक इन्डिया सिलोङ बस्थ्यो र उसले याहु च्याटको राम कहानी सुनाउँदा म गचक्क पर्थेँ अँ मेरो भाइको नाम पनि दिपक भएकोले उसलाई ठुलदीपक भनेर हामी बोलाउँछौँ संसारभरिका मान्छेसँग फेस टु फेस कुरा हुन्छ भन्ने सुन्दा म अनौठो परिकल्पनामा हराउँथे काठमाडौँ गइस् भने याउमा आएस वेब काममा कुरा गरौँला सिलोङ फर्किनु अघि ठुलदीपकले आफ्नो आइडी टिपायो ऊ र म बिच सात महिनाको फरक थियो र हामी अति घनिष्ठ थियौँ दाई भाइ भन्दा पनि साथी जस्तो सिलोङबाट नेपाल भ्याकेसन आउँदा उसले मलाई कहिले एमएलटिआर र एनरिकेका क्यासेट लगाइदिन्थ्यो कहिले सर्ट प्यान्ट ऊ सिलोङ फर्किँदा म गिलो रात रोन्थेँ बिहानै बस पार्क छाड्न जाँदा ऊ पनि टिलपिल गर्थ्यो ऋतिक रोशनको भयङ्कर फ्यान भएकोले उसले आइडी पनि राज अन्डरस्कोर रोशन राखेको थियो र म काठमाडौँ गएर उसँग वेब क्याममा कुरा गर्नेवाला थिएँ मलाई कोरियाको रनको भन्दा साइबर छिरेर उसँग बात मार्ने ठुलो अभिलाषा थियो विजयको पिसिओदेखि पचास पाइला वर साइबर देख्दा मैले एकछिन संसार बोलेको थिएँ नाम थियो वर्ल्ड वाइड कम्युनिकेसन छिरेर सोधे दाजु घन्टाको कति हो उसले भित्तामा इसारा गरे लेखिएको थियो प्रति घन्टा तिस रुपियाँ हिसाब गरे हजार रुपियाँले म पैँतिस घन्टा साइबर बस्न सक्छु बाटापारी लगइन साइबर थियो त्यसले पच्चिस रुपियाँ लिन्थ्यो तर म त्यहाँ गइनँ बाटो काट्दा ज्यान सिरिङ्ग हुन्थ्यो त्यति बेला केटाहरू आफ्नो इमेल आइडीमा कतै न कतै लभ शब्द चुन्याउँथे मैले पनि झुन्डाएँ सधैँ जसो डायलअप चलाइरहेको बानी फरफर पेज खुल्दा तमास लाग्थ्यो जति छिटो पेज खुले पनि मेरो हितैसी कहिल्यै छिटो आएन म घन्टौँ कोरिरहन्थेँ ऊ अबेर आउँथ्यो अनि सिलोङतिरका काण्ड सुनाउँथ्यो मेघालयतिर नेपालीले पाएको दुःख दर्शाउँथ्यो छुट्टिने बेला सधैँ भन्थ्यो हेरकेटा कोरियाबाट फर्किस् भने सिलोङ आउनुपर्छ यहाँ त गर्मीमा पनि सिरक पर्छ गर्मी सहन नसक्ने म सिलोङको ह्याप्पी भ्याली वरिपरि टहलिन्थेँ कल्पनामा त्यो साइबरमा एउटा मात्रै वेब क्याम थियो साउजीकै कम्प्युटरमा साउजीले बस्नु अघि भनेका थिए यो कम्प्युटरमा बस्यो भने घन्टाको पचास रुपियाँ लाग्छ क्यामरासहित मलाई पैसाको वास्ता थिएन ठुल दिपकसँग कुरा गर्न पाए पुग्छ र म हरेक दिन उसँग कुरा गर्थेँ चाहना बढ्दै थियो गोजी रेटिँदै थियो हरेक दिन साइबर जान्थे कम्तीमा दुई घन्टा बस्थेँ या च्याटका थुप्रै ग्रुपभित्र पस्थेँ र साथी बनाउँथेँ जीवनमा कहिल्यै कल्पना गर्न नसक्ने र भेट्न नसक्ने मान्छे अनलाइन आउँथे जान्थे कोही बिहानदेखि रातिसम्म अनलाइन देखिन्थे सोच्थे कति अनलाइन बसेका टेलिफोन बिल कति उठ्दो हो मलाई थाहा थिएन उनीहरू ब्रोडब्यान्ड इन्टरनेट चलाउँथे हामी डायल अपमा रमाउँथ्यौँ कतिले च्याटमा सुरुमै एएसएल भनेर सोध्थे म उत्तर दिन नसकेर जिल्लिन्थेँ एक दिन ठुलदीपकले सोधेँ ओए एएसएल भनेको के हो एउटीले सोधेर हैरान पारे उसले एलएल लेख्दै लामो हाँसो हाँस्यो र भन्यो एज सेक्स लोकालिटी उत्तर थाहा पाएर लाजले भुत्तुक्क भए यति पनि नजानेको थुक्क त्यसपछि अनलाइन आउने हरेकलाई सुरुमै सोध्थेँ SL please twenty F Philippines यस्तो उत्तर आउने बित्तिकै म हत्त न पत्ता एड गर्थेँ एकछिन कितित्त हाँस्थेँ रमाउँथेँ निच्च हाँस्दै साइबरबाट बाहिर निस्किँदा फेरि लल्याक लुलुक्क हुन्थेँ कारण बेलुकी विजय कोठामा आउने नआउने ठेगान हुँदैन थियो ऊ आए म कोठामा भात खान पाउँथे नआए प्रकाश र शीतलको पछि पछि लागेर होटल जानु पर्थ्यो उर्मिला एक्लै हुँदा पनि म भात पकाइदेऊ भन्न सक्दैनथेँ नभन्दासम्म उनले पकाउँदैनथिन् छैटौँ दिनपछि गोजी सम्पूर्ण रित्यो खाली गोजीसँगै मनका रहर उत्पाद बढ्दै गए भोग बढ्दै गयो शरीर घट्दै गयो दुःख पर्दा मान्छे भगवान् सम्झिन्छन् म बा आमाको अनुहार सम्झन्थेँ कुनै समय बाआमाले यस्तै दुःखमा मलाई हुर्काए थिए प्रकाश र शीतलको कोठामा कुनै क्षण मन रमाउन सकेन उनीहरूका अनेक साथी आउँथे अट्टहास गर्थे जिस्किन्थे मन निर्दो बनेर उनीहरूका गफ सुन्थे हाँस्नुपर्ने ठाउँमा फिस्स हाँसिदिन्थे कराएसी दुःखका कुरा सुनाउँदा पीर माने जस्तो गरिदिन्थे म यो कोठा छिरेको सातौं दिन त्यहाँ अरू दुईजना पाहुना थपिए एक विजयकै विनाजु अर्का दुर्गा बन्जाडे दुर्गा अर्घ खाँचीमा छोरी र श्रीमती छोडेर दुवैजना हिँडेका थिए मिनाजु पनि म जस्तै कोरिया सपना बोकेर उनीहरूबीच प्राय कल ब्रेक चल्थ्यो म हेरिरहन्थे कहिले कहिलेकाहीँ दैलामार चल्थ्यो अनि म रमाउँथेँ मकै लेनिन बन्जाडेको कथा एकाएक वाकम्यान हरायो राति ब्यागभित्र राखेको वाकम्यान बिहान उठ्दा थिएन आफ्नो सबैभन्दा प्रिय साथी हराउँदा मन एक तमासले गाँठो पर्यो वरिपरिको संसार अँध्यारो लाग्यो सबै चोर र गुन्डा जस्ता लागे त्यो वाकमन फगत सोह्र सयको क्यासेट घुमाउने भाँडो मात्र थिएन मलाई कहिल्यै एक्लो हुन नदिने अभिन्न सङ्गीत थियो त्यो कोठामा आउने सबैले दुःख मनाउ गरे म जसको अनुहार देख्थेँ उसैलाई चोर ठान्थेँ शीतलमाथि कहिल्यै शङ्का गरेन ऊ डिसेन्ट मान्छे थिए बिपी कोइरालाको शत्रु कथा सम्झिएँ लाग्यो मेरो सर्वस्व हरण भयो र सहरका हरेक मान्छे मलाई लुट्न उद्यत छन् उदास मन त्यसपछि कत्तिखेरै फुरुङ्ग भएन कस्तो टेन्सन यार बिचरा प्रकाशले भने थापाथलीतिरै छाड्नुभयो कि विजयका बिनाजुले भने कसैले जिस्काएर लुकाइदिएको होला भेटिन्छ बेलुकीसम्म नातिनुहोस् दुर्गाले भने उनले भने ठुलो आशा जगाइदिए विजयले बिहानै लिएर हिँडेका पनि हुन सक्छन् भन्ने लाग्यो पिसिओबाट फोन गरे लगेका रहेनछन् यो आशा पनि मर्यो अन्तर्मुखी स्वभाव हुनु पनि कहिलेकाहीँ दुःखको भरपर्दो कारण बनिदिन्छ म कसैसँग खास बोल्दिनथेँ एक दिनमा बिस रुपियाँ जोडी ब्याट्री किनेर हरेक क्षण वाकम्यानमा रमाउँथेँ सुगम पोखरेलको शून्यले भर्खर सहर पिटेको थियो म कतिखेर एफएममा तिनै गीत सुन्थेँ कतिखेर एनविके कुस्के बजाउँथेँ कान्तिपुर एफएमले हर पलको साथी भनेर सम्भवतः मलाई नै भनेको झैँ लाग्थ्यो र त्यही वाकमन हरायो मेरो एकमात्र सहारा मसँग थिएन अब यो सहरमा मेरो म बाहेक कोही आफ्नो थिएन पोस्ट पेड बोकेर निलो स्पोर्टी बाइक चढ्ने विजय अक्कल जुकल देखिन्थे शीतल र प्रकाशलाई मेरो ख्याल राख्न अरनपरन गर्थे र फेरि बेपत्ता हुन्थे म बुझ्दै उनीहरू दुवै विजयदेखि खुसी थिएनन् विदेश पुर्याउने जति सबैलाई उनले त्यही कोठामा ल्याएर छाडिदिन्थे अनि आफू थापाथलीको पन्जाबी तन्दुरीमा बसेर कुखुराका सपेटा लोस्थे म धेरै पटक त्यो तन्दुरी पसल बाहिर सिसाबाट विजयलाई हेरिरहन्थे उनी निस्कने बेला खुर दौडिएर चोकमा आउँथे जहाँ ओखलढुङ्गाकी दिदी मकै पोलिरहेकी हुन्थिन् शीतल अलि फरक थिए गम्भीर र बुझक्की जस्ता अभिनय सिकेर जीवनमा केही गर्ने अठोट बोकेर रङ्गमन छिरेका शीतल र ममा त्यतिखेर एउटा समानता थियो हामी दुवैजना इलम बेगरका बेरोजगार थियौँ र अरू तिनैजनासँग पैसा आउने बाटो थियो हामीसँग थापाथली बुद्धनगरको निष्पट र उराठ बाटो मात्र थियो पैसा थिएन र बिस्तारै शीतल पनि रित्तिँदै गए टेलिसिरियलले दिने पैसाको टुङ्गो नहुने र धेरैजसो ट्याक्सीकै यात्रा हुने भएकाले उनी क्रमशः रित्तिँदै थिए मेरो गोजी उनीभन्दा अघि नै साइबरले रित्ताइसकेको थियो त्यो कोठामा बस्ने हरेक पात्रले हामी दुईको खाली गोजी छामिसकेका थिए बेलुकी हुँदा सबै आआफ्नो काम देखाएर अस्ताउँथे अबेर दस बजेतिर कोठा छिर्थे कोठामा शीतल र म मात्रै हुन्थ्यौँ अब हामीसँग भात खाने पैसा थिएन शीतल मेरो मुख हेर्थे म उनको सिरानी मुनि दराज सबैतिर टकटकाउँथे पैसा झर्दैनथ्यो थाहा थियो र पनि उनी बारम्बार सिरानी टकटकाइरहन्थे जहाँ हिँड्नु स्थापनातिर कोही भेटिन्छन् कि कोही यानि कि विजय वा प्रकाश शीतल उमेरले मभन्दा ठुला थिए तैपनि मलाई तपाईँ भनेर सम्बोधन गर्थे म पत्रिकामा काम गर्छु भनेर होला उनी सम्मान गर्थे मलाई अप्ठ्यारो लाग्थ्यो आएको आठौँ दिनभित्र विजयले अर्घखाँचीकै आफन्तलाई पिसियो बेचिसकेछन् विजय भेटिने अन्तिम गन्तव्य त्यही पिसियो थियो अब रहेन मुन्ड्रप्स ओभरसिजको अघोषित एजेन्ट बनेदेखि विजयको रवैया एकाएक फेरिएको थियो निलो स्पोर्टी बाइक चढेर बिहान निस्किने विजय आउने नआउने पत्तो हुँदैन थियो र यही बिचमा बहिनी उर्मिलाको बिहे भयो कहिलेकाहीँ आकल झुक्कल बोलाएर बात खुवाउँथिन् अब त्यो आशा पनि रहेन घर फोन गरेर दुःख बिसाउन सक्दैनथेँ मैले पैसा छ भनेर बुवालाई ढुक्क पारेको थिएँ एउटा उपाय छ जाउँ कोठा फर्क्यौँ शीतलले उपाय भनेपछि मन एकाएक खुलकित भयो लाग्यो भात खान पाइने भयो तर त्यो उपाय के हो थाहा थिएन खाट पनि गत्तामा प्याक गरेर राखिएको राइस कुकर निकाले अर्घा खाँचीबाट आउँदा चामलको बोरा र राइस कुकरसँगै ल्याएका रहेछन् भात त पाक्यो तर तरकारी र दाल थिएन उनले अदुवा निकाले पखालेर खुर्किए पत्रिका च्यातेर नुन राखे लौ भातसँग टोक्नुहोस् अनि पानी खानुहोस् उनले पनि त्यसै गरे जीवनमा पहिलोपटक अदुवासँग भात निलिरहेको थिएँ झलझली बा आमा भाइ दिदी सम्झे मन भरियो भात छाडेर बाथरुम गए बाहिर आउँदा शीतल पनि उस्तै भरिएका थिए यस्तै हो लेनिनजी कस्ता कस्ता दुःख आइपर्छन् ठेगान लाउँदै जानुपर्छ नेक्स्टो भात न उनले खान सके न मैले भोग सुनेको थिएँ अहिले भोग्दै थिएँ घरमा हुँदा हरेक थोक तरकारी रोज्थे मुड अनुसार कहिले घिरौँला मन पर्दैन थियो कहिले लौका भान्टा र फर्सीसँग त मानौ जन्मजात दुश्मनी थियो सम्झेदेखि घिउको गन्ध वाकवाकी लाग्ने थियो सोयाबिन चिचिन्डा देख्दा अनुहार चौरी पर्थ्यो रिसले आमा भन्थिन् अन्नले सराप छ हेरकेटा त्यसो नगर म भन्थेँ सरापे सराप होस् मनै लाग्दैन त के खानु अहिले अदुवा टोक्न पाउनु पनि मेरा लागि कैयन गुणा ठुलो उपलब्धि थियो दुई हप्तासम्म यस्तै चलिरह्यो म आठ दस घाँसभन्दा बढी खान सक्दिनँ थिएँ खाली पेट लिएर हिँड्दा कतिखेर बुङ्ग ढल्छु जस्तो हुन्थ्यो प्रसुति गृहको छेउ हिँड्दा देख्थे मान्छेहरू होटलमा गजदम्ब बसेर भात खाइरहेका हुन्थे होटलवाला कान्छो परातभरि भात ल्याएर थपिरहेको हुन्थ्यो यसरी कति दिन बस्ने हो टुङ्गो थिएन विजयले एक हप्ता जतिमा कोरियाको प्रोसेस सकिन्छ भनेर बोलाएको थियो मुनड्रफ्टको मालिक पुकार राणासँग आफ्नो कुराकानी भइसकेकाले एक हप्तामा जसरी पनि टुङ्गो लाग्छ भनेर उसले विश्वास दिलाएको थियो तर त्यति बेला घनघोर अचम्ममा परे जति बेला अन्तर्वार्ता भनेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुर्यायो मान्छेको यति लामो लाइन यसअघि जीवनमा कहिल्यै देखेको थिएन हजारौं लेनिन लामबद्ध थिए त्यहाँ कोही परिवार छाडेर आएका थिए कोही पढाइ छाडेर देशका हरेक कुनाबाट मान्छे यसरी ओहिरिएका थिए कि मानौ कोरिया पुगेपछि उनीहरू संसारका हरेक दुःख बिर्सन्छन् र नयाँ जीवन सुरु गर्छन् त्यत्रा मान्छेको भिडमा म नाथे कसरी छानिनु विजय भन्थ्यो अन्तर्वार्ता त देखावटी मात्रै हो पुकार दाईसँग कुरा भइसकेको छ नाम ननिस्किए पनि तपाईँ स्योर जान पाउनुहुन्छ म गजक्क पर्थेँ र सपना बन्थेँ कोरिया गएर लखपति बनेर फर्किन्छु र घर ठड्याउँछु डाङमै एउटा पत्रिका खोल्छु र सुखीसँग भाग्छु तर हरेक दिनको छाक टार्न मलाई महाभारत थियो अदुवासँग निस्तो भात खाँदा मनमा हुन्डरी चल्थ्यो चटक्कै छाडेर घर फर्किन सक्दिन थिए विजयलाई दस हजार बुझाइसकेको थिएँ म फर्किनु भन्नुको अर्थ त्यो पैसा डुबाउनु थियो र म भोकै छु पैसा पठाइदिनुहोस् भन्न पनि सक्दैनथे घरमा कारण एक हजार पठाउन बुवालाई किराना पसलमा बिस हजारको व्यापार गर्नु पर्थ्यो सोच्दा मन अमिलो हुन्थ्यो बुद्धनगरको एकान्तबाट थापाथली चोक पुग्दा मन एकछिन खुसीले हुरुक्क हुन्थ्यो सयौँ मान्छे यताउति गर्थे गाडी चल्थे कुरा सुनिन्थ्यो बुझिन्थ्यो साइबरको बाहिर पेटीमा बस्थे भित्र कम्प्युटरमा बसेर एमएसएन र याहुमा च्याट गरेको र खत्तम डट कमबाट ई कार्ड पठाएको हेर्थे भित्र जाउँ जाउँ हुन्थ्यो साइबरभित्र छिर्नु कोरिया जानुभन्दा ठुलो पहाड लाग्थ्यो तिस रुपियाँ भए त एक घन्टा चलाउँथे तर त्यही तिस रुपियाँले हाफ खाना पनि आउँथ्यो मकै लेनिन बन्जारीको कथा त्यही साइबरको छेवैमा उखल ढुङ्गाकी दिदी मकै पोल्थिन् म रेलिङमा अडिस लागेर हेरिरहन्थेँ हरेक थरीका मान्छे आउँथे पाँच रुपियाँ तिरेर मकै लान्थे भोकले रन्थनिएको शरीर भन्थ्यो मकै टप्प टिपेर भागौँ सक्दैनथे दिदी घरिघरि मलाई पुलुक्कै हेर्थिन् म बोसु हाँस्थेँ गोजी छाम्थेँ विजयको पोस्टपेड नम्बर बाहेक अर्थ केही भेट्थिन धेरै दिन हप्ता एक छाके निस्ते भइरहँदा हरेक पल म बा सम्झिन्थेँ उनले मलाई यसै गरी भोकै बस्न सक्ने लायक बनाएका थिए तीन बजेको टन्टलापुर घाममा छाता ओढेर दिदी खुला पसल खोल्थिन् चिरपटमा आगो जोस्थिन् दायाँ हातले हम्किन्थिन् हुर्र आगो बल्थ्यो उनी कोइला थप्थिन् जुटको बोराभरि हरिया घोगा मकै हुन्थे उनी निकालेर फलामको परातमाथि चाङ लगाउँथिन् घाम अस्ताउँदै जान्थ्यो मान्छे थपिँदै जान्थे कोही अलि पर गाडी रोकेर मकै लिन आउँथे कोही साइकल चढ्नेहरू अलि पल्तेरको तन्दुरी होटलबाट पुत्ताउँदै धुवा आउँथ्यो सारा धुवा पनि कति मिठो मन एक तमासले हरर हुन्थ्यो सोच्थेँ विजय त्यहीँ छ कि बिस्तारै सिसा बाहिरबाट हेर्थेँ नदेखेपछि त्यही मकै छेउ जान्थेँ मकैको बास्नाले खुट्टादेखि टाउकोसम्म छुन्थ्यो ती दिदीका पनि सहरमा कोही थिएनन् एउटा आठ वर्षीय छोरो बाहेक ओखलढुङ्गाबाट सहर पसेदेखि उनले मकै बेच्न थालेकी थिइन् र त्यसैले ज्यातेना छोरो पढाउँथिन् लोग्नेले कान्छी भित्राएपछि छोरो टिपेर काठमाडौँ छिरेकी ती दिदी पनि बुद्धनगर र थापाथलीको बीच गल्लीमा बस्थिन् हरेक दिन छेउको रेलिङमा अडेस लागेर एक तमासले हेरिराख्ने किशोरलाई देखेर उनी के सोच्थिन् म बुझ्थिन तर कता कता उनी म प्रति दयाभाव राख्थिन् मान्छेको भिड नहुँदा उनी मसँग कुरा गर्न खोजे जस्तो गर्थिन् म तर्किन खोज्थेँ उनलाई देखेर आमा सम्झन्थे अनि विजयले बेचेको पिसियो गएर फोन गर्थे उधारो घाइली सन्चे छेउ दुई किलो चामल जोगिदेऊ न भनेर जिस्काउँथे आमा सुक्क सुक्क गर्थिन् अनि म बक्का निन्थेँ पिलपिल गर्दै कोरिया गइस् भने यसो गरेस् उसो गरेस् यस्तो खाएस् उस्तो नखाएस् भन्थिन् मैले हुन्छ भन्थेँ एकछिन अडिन्थिन् म यताबाट हेलो हेलो भन्थेँ यहीँ छु के कति चिच्याउँछ भन्थिन् सन्तानको मायाले उनी जति कमजोर हुन्थिन् म उनी भन्दा कैयन गुणा गल्थेँ हरेक पटकको फोनमा उनी कम बोल्थिन् बढी सुकसुकाउँथिन् अनि म कहिलेकाहीँ झिस्काउँथेँ नरौ बुढी नरौ कोरियाबाट उज्याली बुहारी ल्याइदिउँला तिमीले खुट्टी लाएर कजाउनु एकछिन सासै अड्किने जसरी हाँस्थिन् काले कुइरेनी ल्याइस् भने आँगनमा टेक्न दिन्न उहीँ घर ज्वाइँ बसेस् मेरो मुखमा तात तातो उत्तर हुन्थ्यो हरिजीसँग हनिमुन आउनु झलझली बल्ने बुहारी लिएर जानु परेको बेहोर नै छोरो छँदैछ लामो हाँस्थिन् अनि फोन राख्ने बेला फेरि सुकाउँथिन् छोराछोरीको वियोगमा मन खोलेर आँसु बगाउँछन् र त उनीहरू आमा हुन्छन् सोच्थे मेरी आमा जस्तो संसारमा कोही छैन र लगातार तिन दिन देखेपछि ती दिदीले सोधिन् मैले सबै भने एकछिन चुकचुकाइन् अनि घर गए त भयो नि दुःख पाउन किन बसिरहनु यो ठाउँमा उनले भनिन् मैले बाध्यता सुनाएँ कोरियाको भिसा नलिएर जान्न कहिले लाग्छ नि भिसा हेर है बाबु यो विदेशको चक्करमा पैसा नफसाउनु नफसाउनु भन्ने शब्दले एक फेर गोच्यो साँच्चै विजयले पैसा लिएर पनि मलाई कोरिया पठाएन भने यसो सम्झियो कि फत्रक्क गल्थे खुट्टा चिसा हुन्थे सूर्यले झन झन पोल्थ्यो मैले बिए पहिलो वर्षको पढाइ लात हानेर कोरिया यात्रा सुरु गरेको थिएँ कोरिया पनि गइन र जाँच पनि दिइन भने के गर्ने मुटु जोडले धड्किन्थ्यो किन फस्नु र त्यो मान्छे त बुवाको जिग्री साथीको छोरा हो उसले ठग्यो भने त सिधै बाबुलाई समाउने हो नि मैले ढुक्क हुँदै भने तैपनि बाबु पैसाको कुरामा कोही आफ्नो हुन्न अनुभवले खारिए झै कुरा गर्थिन् घरिघरि आइरहने ग्राहकलाई मकै दिँदै पन्छाउँदै गर्थिन् त्यो एउटा घोगा मकै यता सरे पनि हुन्थ्यो नि भन्ने लाग्थ्यो न मकै सर्थ्यो न कोही आएर किनिदिन्थे मसँग पैसा छैन भन्ने भ्यू दिदीले पाइसकेकी थिइन् क्या र बेलुकी अँध्यारो हुने बेला एउटा घोगो मकै दिइन् ल्याऊ पैसा भयो भने दिनु नभए पर्दैन मन भरिएर आयो के गरौँ कसो गरौँ भयो जीवनमा त्यसरी अरूले दयाले दिएको कहिल्यै खाएको थिएन आफूलाई सडकमा घस्रिँदै हिँड्ने माग्ने जस्तो लाग्यो एक फेर त्यस्ता माग्ने जसलाई हामी टाढैबाट अन्न वा पैसा दिएर पन्छाउँथ्यौँ र मैले बुझेँ मान्छे रहरले माग्दैन समयको तिखा नगराले चिथोर्छ र नङ्गे झार पारेर माग्ने बनाउँछ र ती दिदी एकाएक ठुलो सहारा र छहारी बनिन् गरिबीको न्यूनतम रेखाभन्दा कैयन धेरै तल फेदीमा रहेकी दिदीले मलाई एउटा मकैमा किनिन् म सर्वस्व बेचिएँ लाग्यो मेरी आमाले पुलपुल्याउँदै मलाई थालमा खाना पस्केकी छन् र म लाडे पल्टिँदै कुपु कुपु खाइरहेको छु सारङ्गी जस्तो भोको खोस्टोक शरीरले आगोमा पोलेका मकैको गन्ध यसरी सोच्यो कि मानौ मकै जीवनकै सर्वाधिक ठुलो लालसा र आसक्ति बनिदियो खाली खालीगोजीले जीवनमा धेरै पाठ सिकाउँछन् र मलाई गर्व थियो दुई महिनामा मैले त्यस्ता कैयन धेरै पाठ सिकेको थिएँ अनि म कहिले कोरिया गइन मकै लेनिन बन्जाडेको कथा